चौबिस टारको मारपिटको घटना डडेलोको बेगले गाउँमा फैलिएपछि गाउँको वातावरणको तनाउ झन कसिएको अनुभव भयो पुछार चौरको चौतारी छायामा भेला भएका माझीका तन्नेरी बुढा भैँसीका बीच यो चर्चा तेल बेसारले रङ्गिएर मुखरित भयो गोदेछ त्यसो भए नारायणले र हरेलाई निकै मै मत्त भएर हिँड्थे दुवाहरू पाए नि स्वाद एउटा हात भैँसे तित्रे माझीले जिब्रो टड्कार्दै स्वाद लियो सोभितेले पनि हिर्कायो रे नि त शरणेले जिज्ञासा गर्यो तर त्यसरी हातै छोड्न त नहुने के कुरो गर्छौ काका ठिटो किस्ने माझी जोसियो तिमीलाई थाहा छैन यी बुदुने हरे साना काजीका थाप पाएर कति मैमत्त भएर हिँडेका छन् बर नारायणले हिँडेको के दोष अर्काका गाउँमा मेला पर्वमा गएर जथानाम भन्न थालेपछि कसले सहन सक्छ त आइमै चेलीबेटीलाई जथा नाम गर्ने अर्कालाई जथा नाम भन्ने मै भानी सहन्नथे आ जोगिटार अर्काका गाउँका कुरोलाई लिएर आफ्ना गाउँकाले त्यसरी झगडा गर्नु नहुने अधवैसे रिठे माझीले अलि असन्तोष भएर भन्यो त्यो पनि काजीका मान्छेलाई त के त काजीका मान्छे भन्दामा जसले जे गर्दा पनि हुन्छ त कृष्ण जङ्गियो तिमी बुढाका यही लुते कुरा मन पर्दैनन् हामीलाई हेर यो खास भन्ने हो भने जोगिटारे झगडा होइन यो हवेलीको झगडा हो न्यु मात्र जोगिटार साना काजीले काब्रो पाटोमा हवेली बनाउने उर्दी गरे सो बितेर उसका पार्टीलाई मन परेको छैन यो कुरा विरोध पनि गर्दै हिँड्छन् त्यही हो हेर अब के के हुन्छ झगडा जुन न्युले होस् तर यस झगडाको सुरुले जुन तनावको स्थिति प्रष्ट गराएर एउटा भावी लडाइँको सङ्केत दियो त्यही तनावको अप्ठ्यारो अनुभव गरेर भूमा बुढो बिहान सबेरै आँगनका डिलमा उभिएर तल इन्द्रावतीको धमिलो आकृतिमा हेर्थ्यो हुन त असोज महिनाको अर्थात् बर्खान्तको इन्द्रावतीको पानीको धारामा अहिले त्यति बेग देखिँदैनथ्यो त्यसमाथि इन्द्रावती यो खोलो जबसम्म शान्त र सौम्य रूपमा बगरमाझ बहन्छ त्यतिसम्म मात्र दायाँ बायाँ किनाराका ढिस्का पाखा डाँडा पहराको सुरक्षाको ग्यारेन्टी छ ऊ जीवनदायिनी शक्तिका रूपमा सबैको आमा छ तर जब हिमालमा हिउँको पहिरो गएर यसमा बाढीको ताण्ड बोर्लिन्छ त्यति बेला उसले ठुलो सानो भन्छ र पहाड र साना ढिस्कामा भेद गर्छ र इन्द्रावतीको वेगले संहारकारिणी कालीका रूपमा आफ्नो अस्थायी सीमा फत्काएर उन्मत्त खित्का छोड्दै दगुर्न थालेपछि आसपासका डाँडा ढिस्का रुख बुचकाले आफ्नो हड्डीमा अड्ने सामर्थ्य राख्न सक्छन् र यो त बुढो भुवा माझीको अनुभवको चिर निचोड नै त हो इन्द्रावतीको मन्द कलकलमा पनि ऊ रुद्रको प्रलय गर्जन सुन्न थाल्थ्यो यस्तै हो भने पनि ऊ यो युगको अनिवार्य लीलालाई रोक्न के गरिसक्छ र तर पनि सकेसम्म यस भावीलाई रोक्ने प्रयत्न गर्नु ऊ आफ्नो कर्तव्य भएको अनुभव गर्थ्यो आफ्नो सामर्थ्यले भेटेसम्म मालिक अब यो गाउँमा पहिले जस्तो सुख चैन रहने जस्तो छैन गाउँको बुढो अनुभवको आँचमा खली खाएको स्वामी भक्त भूमा माझीले बेलुकी काजीको बैठकमा उनको चिलिमको खरानी उडाउँदै मालिकलाई भविष्यमा आइलाग्ने अशान्ति र विनाशको लक्षणतिर सङ्केत गर्यो एकातिर साना काजीको राजाहट अर्कातिर गाउँका यी रगत ताता भएका ठिटाहरू अब हजुरबाट नै यो रोक्ने जमरको भए मात्र हो नत्र के खोज्छन् तेरा केटाहरू उनले अलि रुखो स्वरमा सोधे त्यो काभ्रे पाटो नै त उनीहरूको एउटा मात्र आशा र भर छ ख्वामित त्यसैले उनीहरूको भनाइ त्यो पनि खोसियो भने हामीले यो गाउँ छोडेर बनिवास पसे भयो भन्छन् एक किसिमले बुढो भुमाले धकाउँदै भन्यो बुढाकाजी गम्भीर भए उनले बुढो भूमाबाट मात्र होइन अरू सूत्रबाटै पनि गाउँका अधिकांश राइतीहरूमा साना काजी र उसको हवेली योजनाको बढ्दो विरोधको झनक पाएर उनी भित्रभित्र अलि चिन्तित त भइसकेका थिए यसबाट एकातिर त उनको मालिक अहङ्कार चोट खाएको सर्प झैँ भित्रभित्रै फुङ्कार थियो उनको काजीपनको रगतमा यी रछाने किराहरूको मेरुदण्ड कुल्ची मिल्ची पारिदिने जोस उठ्थ्यो तर अर्कातिर यो विरोधी स्वर केवल उनका गाउँका निमुखा माझी युवाहरूको मात्र स्वर होइन यो त युगकै विद्रोहको स्वर हो भन्ने कुरा आफ्नो लामो जीवनको अनुभवबाट बुझेका उनी आफ्नो क्रोधलाई संयमको लगामले बाँध्थे त त अब मलाई के गर्नु भन्छस् त भोमा उनले बडो धैर्य धारण गर्न सोधे के साना काजीलाई काभ्रे पाटामा हवेली नबनाउन भनौँ तर कसरी तै विचार गर उसले एकपल्ट अठोट गरिसक्यो मैले पनि मन्जुरी दिइसकेँ अब आफ्नो अठोटबाट हात झेक्दा मेरो इज्जत जोरी पारीका आँखामा के रहन्छ भन् त तर खमित काभ्रा पाटोभन्दा गतिलो उचो र चारैतिरबाट शोभा देखिने ठाउँ बाजाप्रति अरू धेरै छन् साना काजीले औलो मात्रै सोझ्याइदिए म आफ्ना केटाहरूलाई हाँकेर छिनघरीमा रोजा ठाउँमा खोरिया फाँडेर हवेली बनाउन लायक तुल्याउन लाउँछु उनीहरू चाहिँचुई नगरी आफ्नो पसिना बगाएर साना काजीको मनको इच्छा पूरा गर्न अघि सर्छन् सानो कुराले मालिक र नोकरमा कलह भयो भने राम्रो होइन ख्वामित बुढा काजीले चिउँडो छातीमा अडाएर सोचे आखिर समाजको सोचाइ चलाइको ढाँचामा जुन आन्तरिक परिवर्तन आइरहेको थियो त्यतातिरबाट उनी पूर्ण अनभिज्ञ थिएनन् त्यसैले अहिलेको स्थितिमा बुमाको सल्लाह उनले उपेक्षा लायक भनेर लत्याउन सकेनन् ठिक छ हुन त यो मेरो एउटा अपमान हो तर पनि त पुरानो नोकर तोरा अर्थी पनि म एकपल्ट मानेर आखिर अर्थी भनेको घट्टीको पनि लिनु भन्छन् नि त म एकपल्ट साना काजीलाई बुझाउने जमर्को गर्छु मान्यो भने बेसै छ तर यति सम्झी मैले तेरो मन राख्न मात्र यो मन्जुर गरेको हो अनि त्यसपछि बुढाकाजीले एकान्तमा साना काजीलाई बोलाइ पठाएर स्थितिको चित्र उसका सामु राखिदिए बाबु समय राम्रो छैन यस्तामा हमेसी भुङ्ग्रामा हुम्मिहाल्नु अकिलदारी ठार्दैन छिछि बुवा यी दुई चार कमाराहरूलाई गोलीले भुटेपछि यी ठिक ठाउँमा आउँछन् बाबुको नीतिको कुरालाई आफ्नो अहङ्कारको हावामा उडाउँदै सानो काजीले भन्यो यिनका बाँदर हप्कीमा झुक्ने हो भने त यिनले भोलि हाम्रा टाउकामा टेक्छन् तर बाबै आँधीको मूलको नहेरी त्यसको उल्टोतिर रेल लिँदा पत्कर चाहिँ उड्न पनि त सकिन्छ नि बरु त्यसको गतिको दिशातिरै बढ्दा बचाउ हुन्छ बुढाकाजीले छोरालाई अझै सम्झाउन खोजे बात बातमा बन्दुकको बोली बोलेर मात्र पुग्ने भए राणाहरूले आजसम्म आफ्नो ठाडो हैकम कायम राख्ने थिए तँसँग एउटा बन्दुक छ तर उनीहरूसँग त मुलुकभरिकै बन्दुक तोप थिए तर राणाहरूले कुरा बुझेका थिए त्यसैले त सात सालमा उनीहरू बाँस नुए झैँ आँधीको मुल्का बहेकोतिर नुए अनि आँधी थामिएपछि उनीहरूले भन्दा पनि दरो खुट्टा टेक्न सके यो बुढाकाजीको प्रत्यक्ष अनुभव हो उनलाई थाहा छ हावाको मूलको हेरेर आफ्नो दिशा स्थिर गर्ने दूरदर्शी स्वभावकै कारणले पतन भइसकेको ठानिएको राणा शक्ति आज समाजको हर क्षेत्रमा झन प्रबल र प्रखर भएर बल्दैछ व्यापार राजनीति प्रशासन आज यस्तो कुन क्षेत्र छ जुन क्षेत्रका नटुवा उनीहरूकै मादलका तालमा नाच्दैनन् आज देशमा कुन कानुन र नीति छ जो उसको धोती बोकेर पछि पछि हिँड्दैन दुई हजार सात सालको आँधीले आकाश तिसिएको शासन र शक्तिको पगरी आज फेरि उसैको शिरमाथि प्रत्यक्ष रूपमा चम्कन थालेको छ दरबार दरबार आज फेरि उसकै मुठीमा छ त्यसैले ऊ सधैँ सुरक्षित छ उसको ढोकामा लेखेर राखिएको हुन्छ कुकुरदेखि होसियार यी सब कुरा जसरी सम्भव भए ती बुढाकाजीका अनुभवका आँखाले देखेका कुरा हुन् बुवा सानो काजी त्रिलोचन सिंहले आफ्नो अनुहारमा असन्तोषका खुमेहरू दर्शाउँदै भन्यो हिजोसम्म जसलाई पैताला मुनि दबाएर आइयो आज उसैसँग लोली मिलाएर उसैको इच्छामा आफूलाई बगाउन थाल्यौँ भने हाम्रो हैकम र धाक के रह्यो विरोध विरोध गर्न दिसियोस् न यी सुँगुरहरूलाई हेरौँ कति टिक्ता रहेछन् यिनका पाखुरा सुर्काई झिँगाको पाखुरा सुर्काई भन्दा बढी केही होइन हजुरले शङ्कै लिसिनु पर्दैन बुढा काजीलाई छोराको नीतिले त्यति आश्वस्त गर्न सकेन छोराको हठधर्मी प्रवृत्तिको राम्रो आभास पाएर उनको बुद्ध मानसिकतामा एउटा प्रबल निराशा र पीडाको रोग अनुभव भयो उनी उठेर झ्यालमा उभिएर बाहिर चारैतिर अग्ला अग्ला पर्वतको खोजमा फैलिएको इन्द्रावतीको बगरमा शून्य आँखा टिकाए इन्द्रावतीको आकारलाई त बुढा काजीका तेज कम भएका आँखाले ठम्ब्याउन सक्दैनथे तर त्यसको स्याई स्याई स्वर भने सन्ध्याको निरव शून्यमा काजीका चनाका कानमा एउटा विप्लवको सोसेले झैँ बसिरहेको थियो उनको आफ्नो हैकमको विरोधी गीत भरिएको सुसेलो धुन बुढा काजीको छातीबाट निराशाको एउटा चिसो सुस्केर निस्क्यो उनका आँखा सामु अब अँध्यारो गाडा चुक जस्तो हुँदै गयो धरतीका सम्पूर्ण आकृतिहरू अब केवल कालो मसीको सागर छै एकाम्य मात्र रहन गए उनको विगतको हाल हैकम धाक र भाव अब सायद यसै अध्याराको ओढारले निल्नेछ उनको काजीपना मालिक र जिम्मेदारीपना अब विगतको मिठो सपना मात्र रहनेछ उनी सामान्य प्रजा प्रजा नभनु सामान्य जनता मात्र रहनेछन् उनको छोरो सानो काजी आजको राजनीतिको खेलाडी राष्ट्रिय सदनमा सदस्यताको प्रत्याशी उसलाई विश्वास छ यी निमुखा रैती यी पहिले जसरी उसका खानदानका पैताला मुनि थिए त्यसरी नै युगान्तरसम्म पैताला मुनि नै रहन्छन् यिनको टाउको उठाइ त एउटा अस्थिर आँधीको क्षणिक भुमरी उठाइ मात्र हो यसबाट डराउनु पर्ने उनीहरूले केही छैन राजनीतिको क्षेत्रमा आज जनसमर्थन होइन व्यक्तिको शक्तिलाई प्रधानता दिइन्छ जनता त्यसमा पनि सोझा मूर्ख गँवार र अशिक्षित निमुख गरिब रहेथे यिनका विरोधले उसको राजनीति समर्थित शक्तिलाई के लछार्छ दुई चारजना कालले कुदकुत्याका मूर्ख कमाराहरू उफ्रेर बुढाकाजीको र उसको रौँ पनि छाँदैन चाहे डरले चाहे लोभ र धाकको कारणले होस् आखिर गाउँलेको बहुमत मौकामा उनीहरूकै पक्षमा आउन विवश हुनुपर्छ त्यसैले बुढाकाजीले आजको नयाँ नौलो राजनीतिमा दखल दिन खोज्नुभन्दा आनन्दसँग छोराको शक्ति र हैकमको खेल राजनीतिको चाल हेर्नु श्रेय बिचरा बुढाकाजी युगको घिसाइले ख्याइसकेको जीर्ण काया र जीर्ण मस्तिष्क उनी आजको यो सानो काजीमारका राजनीतिलाई बुझ्न सक्दैनन् उनको पुरानो बुढो गाउँले राजनीतिमा त रैतीमाथि शासन गर्दा कहिलेकाहीँ उनीहरूको भावनालाई पनि ममताको हातले मुसार्नु पर्छ उनले यस्तै सिकेका छन् अर्थात् रैती दुनियाँ शासित प्रजासँग स्नेह र अपनत्वको भ्रमजालमा लपेटेर मात्र कमारोलाई चाहिँ व्यवहारको प्रयोग गर्नुपर्छ तर त्रिलोचनको राजनीति यसको विपरीत छ त्यसले बुढाकाजीलाई बुझ्न सक्दैनन् अनि उनी यसलाई पछाउन पनि सक्दैनन् जे गर्छस् भविष्य तेरै हो म त के डाँडामाथिको जुन आज हुँ कि भोलि हुँ बुढाकाजी छोराको उग्र हट र निरङ्कुश स्वभावप्रति मनमा खिन्नताको र दुःखको पीडा अनुभव गर्दै झालबाट फर्केर पलङमा लेटे जुठेले तमाखु भारेर टक्राएपछि त्यसैको गुडगुड आवाजमा आफूलाई हराउन खोजेछै आँखा चिम्ले अँध्यारो बढिसकेकोले जुठेले निदालमा झुन्डिएको लम्फाको चिम सफा पारेर बत्ती बालिदियो त्यसको पहेँलो प्रकाशमा अमलपित्तको रोगी हाँसे झैँ उदास कोठा हाँस्यो